आफ्नो पनि मनमा राखिसकेछु तिम्रो लागि जीवन चुकिसकेछु एक्लो बस्दा केवल तिम्रो मायाको अब कोही रहन्छ जता गयो त्यता तिम्रो मुहार छाइ रहन्छ तिम्रो आँखाको गहिरामा डुब्न चाहन्छु कालो दिन तिम्रो केसम्म हराउन चाहन्छु जीवनको लिचेडमा तिमी हौ मेरो सहारा सधैँ माया गर्नु त्यही हो मेरो चाहना चाहिरहन्छु तिमीलाई सातो जन्ममा पनि भन्न चाहन्छु म तिम्रो मायाको खानी बाचा पनि सबै तोडी नाता गोदासँग मुखको मोडी केवल तिमीलाई Punaw na sa tube Di mi pinagyo na abang masak na Sa balay, birsayado Yung nalagiyan Sa atin sa amoy Chonitin na lahat ng mga samay Dito mahilinigit At tingit ka gaya Pirasaw din huli As a timi lay ang galitsu Gusto limon malikot yung right sa तिमीलाई मन छप्प दिन्छ तिमीलाई आफ्नो नबनाए यो संसारमा तिमी नै हो मेरो मन बुझ्ने तिमी नजिक नभए एक्लो हुँदा मन रुने मरुँदा मेरो साथ हुने मलाई चाहने मन हुँदा आज मेरो साथ खोज्ने आज किन होइन मनले तिमीलाई खोजी रहेछ एक्लो मन व्यवस्थाको बमैमा अझै रहेछ आँसु झरिरहेछ पीडा बढिरहेछ सधैँ तिमीलाई लगुको कसम कोही यहाँ मरिरहेछ सुन्छ रातमा एक्लै गराइरहेछु झस्किन्छ मन अब तिमी नै बन केही गल्ती गरेथ्यो त्यसको सजाय पागल चाहिँ रातमा एक्लै गराइरहेछु तर पनि पिएसमा के Numeros número Yeah. So when I hear music, चाहन्छु पीडाहरू बुझाउन चाहन्छु तर कहाँ सक्छु आँसु रोक्न जब व्यथा बढ्दछ हरेक सास तिम्रो यादमा मेरो मन मर्दछ तर पनि किन तिमी आफ्नो मुख मोड्दछौ थाहा छैन र म कति माया गर्छु भन्ने र तिम्रो लागि यो गीत रचेर गाई रहेछु गाई su